देशमा एउटा रुखमा एकजोडे ढुकुर बस्दा रहेछन् ती दुईको बिचमा निकै प्रेम रहेछ पोथी ढुकुर असाध्यै सुन्दर थिए भाले ढुकुर अलि सङ्कालो रहेछ उसले एक दिन पोथीलाई भाले ढुकुरले भनेछ तिमी यति सुन्दर छेउ कुनै दिन मलाई एक्लै छोडेर उडेर कतै जान त जान्नु यो सुनेर पोथी ढुकुर बोलेछे म कतै जान खोजेँ भने तिमी मलाई समाउनु नि है भाले ढुकुरले भनेछ त्यसरी त म तिमीलाई समाउन त सकुला तर तिमीलाई पाउन सक्ने छैन उसको कुरा सुनेर पोथी ढुकुरको आँखामा आँसु आएछ अनि उसले आफ्ना दुवै पखेटा काटिदिए अनि भनी ल अब म तिमीलाई छोडेर कहिले कहीँ जाने छैन अब चाहिँ भाले ढुकुर पनि ढुक्क भएछ समय बित्दै गयो एक दिन त्यहाँ एकदमै ठुलो हावाहुरी आउला जस्तो भयो सबै चराचुरुङ्गी ज्यान बचाउन गुड छोडेर भाग्न थाले जताततै च्याइँ र चुई चुई कोलाहाल मचिन थाल्यो भाले ढुकुर सुरक्षित ठाउँतिर उड्न खोज्यो तर पोथीलाई देखेर केही बोल्न सकेन त्यो देखेर पोथी ढुकुरले भने तिमी जाऊ म उड्न सक्दिनँ म यहीँ बसेर तिमीलाई केही नहोस् भनेर प्रार्थना गरिरहन्छु मलाई केही हुँदैन तिमी जाऊ यति सुनेपछि तिमी आफ्नो ख्याल राख्नु भनेर भाले ढुकुर सुरक्षित ठाउँतिर उड्यो रातभरि हावाहुरी चलि नै रह्यो रुखहरू पनि कर्ल्याम गुलुम ढले भोलिपल्ट जब हावाहुरी स्वयं भयो सबै आफ्नो गुडमा फर्किन थाले भाले ढुकुर पनि हतार हतार आफ्नो गुड पुग्यो गुडमा पोथी ढुकुर थिइन छातीमा दाउरा रोपिएको अवस्थामा उसको रक्तायम शरीर तल भुइँमा थियो अनि छेउमा छेउको एउटा रुखमा यस्तो लेखिएको थियो जानुभन्दा अगाडि एकपटक म तिमीलाई एक्लै छाडेर जान सक्दिनँ मात्रै भनिदिएको भए पनि म आधीले मेरो ज्यान लिनु अगाव आफ्नै आफै प्राण त्याग गर्ने थिएन नमस्कार अनि स्वागत छ तपाईँ सम्पूर्णमा साहित्य अभिवादन कार्यक्रम गजल फुन्सुको पर्खाइमा बस्नुभएका सम्पूर्ण प्रिय गजल मनमा आजको यो नतुन एकानब्बे श्रृङ्खलामा हार्दिक स्वागत छ उत्पादन सहयोगी एसपी माथुरको साथमा म प्राविधिक मित्र एनपी मगरको साथमा हामी सदाझै उपस्थित भइसकेका छौँ कार्यक्रम गजलफुन्स तपाईँले देखुरीको पहिलो नयाँ युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगासँगै हाम्रो पात्र मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार पूर्वी नेपालको सुन्दर जिल्ला इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो इन्टरनेटमा W W dot Chulachuli online radio dot blogspot dot कमबाट हरेक बुधबार राति नौ पन्ध्रदेखि करिब दस बजेसम्म विश्वभर साथ सुन्न सक्नुहुन्छ र त्यसै गरी हेतौडाको अनलाइन रेडियो नमस्ते हेतौडाबाट दस पन्ध्रदेखि करिब एघार बजेसम्म हरेक बुधबार राति हामीलाई विश्वभर सुन्न सक्नुहुन्छ साथै गजलफुन्जका हरेक श्रृङ्खला युट्युब च्यानल राप्ती आवाज मार्फत आफ्नो फुर्सदको समयमा जुनसुकै बेला पनि सुन्न सक्नुहुनेछ हामी हाम्रो फेसबुक इमेल आइडीमा प्राप्त भएका गजल वाचन गर्ने गर्छौँ प्रिय गजल मन आजको बसाइमा पनि यसरी नै प्राप्त गजलहरू वाचन गर्ने नै छौँ त्यस पूर्व आजको गजल फुन्सुको दैलो उघार्न चाहन्छु यो साङ्गीतिक गजल एल्बमसँगै मांगना पानी सकी ना तीमी देखे टाड़ा डाला भागना पानी सकी ना जून संगी भीम লাগে না बिचमा रेखा हामी बिचमा कुन्नी कसले कुन्नी कसले कुन्नी कुन्नी कुन्नी कसले हामी बिचमा कुन्नी कसले कोरी दियो सीमा रेखा आँखा चिम्लिएर त्यसलाई चिमली चिम्लिएर त्यसलाई लाग्न पनि सकिएन सुन सँगै भागना पनि सकी तिमीदेखि टाढा टाढा दर्द पीडाको महफिल छ अरू के भनौँ र दर्द पीडाको महफिल छ अरू के भनौँ र एउटा दुख्ने दिल छ अरू के भनौँ र यता मनमा पिरको राको जलिरहँदा पनि यता मनमा पिरको राको जलिरहँदा पनि बाहिर सबै झिल्मिन्छ अरू के भनौँ र दर्द पीडाको महफिल छ अरू के भनौँ र पुरा होला नहोला सपना त ठुलै बोकियो पुरा होला नहोला सपना त ठुलै बोकियो तर जिन्दगी भने निल्छ अरू के भनौँ र दर्द पीडाको महफिल छ अरू के भनौँ र हाँस्नुहोस् भन्छौ तिमी तर हाँसु कसो गरी हाँस्नुहोस् भन्छौ तिमी तर हाँसु कसो गरी मनमा पिरको डिल छ अरू के भनौँ र दर्द पीडाको महफिल छ अरू के भनौँ र तिमी फेरिए पनि तिम्रा विचार फेरिए पनि तिमी फेरि पनि तिम्रा विचार फेरि पनि तिमी तिमी फेरि पनि तिम्रा विचार फेरि पनि तनमन त्यतै सामेल छ अरू के भनौँ र तनमन त्यतै सामेल छ अरू के भनौँ र दर्द पीडाको महफिल छ अरू के भनौँ र एउटा दुख्ने दिल छ अरू के भनौँ र समीर श्रृङ्गार गङ्गा नगरपालिका चौध सुर्खेत हाल भारत गुजरातमा हुनुहुन्छ यो गजल अनि साथको लागि हामी आभारी छौँ गजलकार समीरप्रति आगामी बसाइमा पनि यस्तै गहकिला मिठा गजलको आश गर्छौँ हामी तपाईँबाट प्रिय मन तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फुन्स र म छु तपाईँहरूकै भाइ छोरो साथी सम्भार राज म फेरि अर्को गजल भाषण गर्नतिर लाग्छु हिजो ऋण लाग्यो र खेतबारी बेची हिँडे हिजो ऋण लाग्यो र खेतबारी बेची हिँडे अनि पाखा पखेरा पारी बेची हिँडे कहिल्यै रोएन विचलित पनि भएन म कहिल्यै रोएन विचलित पनि भएन म बुझे दुख सुख दुःख रहेछ संसारी बेची हिँडे हिजो ऋण लाग्यो र खेतबारी बेची हिँडे गुमाएर पाउँछु कि भन्ने आशै आशामा गुमाएर पाउँछु कि भन्ने आशै आशामा शीतल दिने दिलको छहारी बेची हिँडे हिजो ऋण लाग्यो र खेतबारी बेची हिँडे माया अनि मुटु नभएको त होइन म पनि माया अनि मुटु नभएको त होइन म पनि माया अनि मुटु नभएको त होइन म पनि मनका रहरहरू आँसु नझारी बेची हिँडेँ हिजो ऋण लाग्यो र खेतबारी बेची हिँडे भन्छन् भन्नेले त बसन्तको कोही छैनन् भन्छन् भन्नेले त बसन्तको कोही छैनन् छन त थिए कैयौँ हितकारी बेची हिँडे छन त थिए कैयौँ हितकारी बेची हिँडे हिजो ऋण लाग्यो र खेतबारी बेची हिँडे अनि पाखा पखेरा वारिपारी बेची हिँडे बसन्त थापा मगर बसन्त ऋतु सुदूरपश्चिम डडेलधुरा महाकाली परशुराम नगरपालिका नौ नाउला हाल क्षितिजबारीको उजाट मरुभूमिबाट हामीलाई गजल पठाउनु भएको छ गजलकार बसन्तजी हामी निकै आभारी छौँ आगामी बसाइमा पनि यस्तै गजलको आशा गर्छौँ हामी तपाईँबाट प्रिय गजलमन म फेरि अर्को गजल वाचन गर्नतिर लागेँ मैले तिमीलाई पनि आँटेको धेरै भयो मैले तिमीलाई पनि आँटेको धेरै भयो तिमी मेरो हुन्छु भनी ढाँटेको धेरै भयो मन्दिरको छेउमा बसी नजर जुदाए मन्दिरको छेउमा बसी नजर जुदाए त्यो मनसँग मन साटेको धेरै भो मैले तिमीलाई पनि आँटेको धेरै भो माली अर्कै हुनु छ फुलको बगैँचामा माली अर्कै हुनु छ फुलको बगैँचामा राम्रो नराम्रो फुल नै छाँटेको धेरै भो मैले तिमीलाई पनि आँटेको धेरै भो कतै मेरो आवाज पायो भने नि सानो कतै मेरो आभास पायो भने नि सानो माया प्रेमको डोरी नै बाटेको धेरै भो मैले तिमीलाई पनि आँटेको धेरै भो बेहोसीमै छु बिर्सियौ होला तिमीले नि बेहोसीमै छु बिर्सियौ होला तिमीले नि सिउँदो भर्ना नै हात काटेको धेरै भो सिउँदो भर्ना नै हात काटेको धेरै भो मैले तिमीलाई पनि आँटेको धेरै पो तिमी मेरो हुन्छु भनी ढाँटेको धेरै पो श्यामराज थापा श्यामल भगवती माई गाउँपालिका एक बेस्त्रडा लेख यो गजल अनि साथको लागि हार्दिक धन्यवाद थापाजीलाई आगामी बसाइमा पनि यस्तै गजल अनि साथको हामी तपाईँबाट अपेक्षा राख्छौँ प्रिय गजलमन तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम गजल म छु तपाईँहरूकै भाइ छोरो साथी सम्भाराज प्रिय गजलमन म फेरि तपाईँहरूमा आज म अर्को गजल एल्बम स्ट्रङ गराउन चाहन्छु कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो समयले जवानी लुटेपछि आयो शब्द शीतल लेख्नु भएको छ भने सङ्गीत शिव परियारले दिनुभएको छ र स्वर रहेको छ अन्जु पन्थको ऊ हिटलरको छोरो हो खुनसँग खेल्छ ऊ हिटलरको छोरो हो खुनसँग खेल्छ कानुनको पहरेदार कानुनसँग खेल्छ परिवारको खुसी देख्न विदेश हिँडेको परिवारको खुसी देख्न विदेश हिँडेको दिनमा सूर्य त रातमा जुनसँग खेल्छ ऊ हिटलरको छोरो हो खुनसँग खेल्छ आफ्नै तनमन रेटिएर बस्दै गरेको सारङ्गी आफ्नै तनमन रेटिएर बस्दै गरेको सारङ्गी मानव सरगमसँग खेल्छ धुनसँग खेल्छ ऊ हिटलरको छोरो हो खुनसँग खेल्छ मौरी झैँ परिश्रम गरी कमाउन धन मौरी झैँ परिश्रम गरी कमाउन धन पसिना बगाई डोरी र तुनसँग खेल्छ ऊ हिटलरको छोरा हो खुनसँग खेल्छ जीवन बुझ्दै गरेको एक अबोध बालक जीवन बुझ्दै गरेको एक अबोध बालक अरूकै श्वास भरिएको बेलुनसँग खेल्छ अरूकै श्वास भरिएको बेलुनसँग खेल्छ ऊ हिटलरको छोरो हो खुनसँग खेल्छ कानुनको पहरेदार कानुनसँग खेल्छ दिल्ली प्रसाद छटकुली डिप दादिङ हाल मलेसिया हुनुहुन्छ यो गजल अनि साथको लागि गजलकार दिल्लीजीलाई हार्दिक हार्दिक धन्यवाद छ अनि आगामी बसाइमा यस्तै गजल अनि साथको हामी तपाईँबाट अपेक्षा गर्छौँ प्रिय गजलमन म छु तपाईँहरूकै भाइ छोरो साथी अनि तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फुन्छु म फेरि अर्को गजल वाचन गर्नतिर लागेँ आफै बसी बन्दकीमा जान्न भन्थे मैले आफै बसी बन्दकीमा जान्न भन्थे मैले अर्काको देश जिन्दगीमा जान्न भन्थे मैले गाई पाल्छु बाख्रा पाल्छु हलै जोत्छु बरु गाई पाल्छु बाख्रा पाल्छु हलै जोत्छु बरु ब्याल्छे हान्न त्यो खाडीमा जान्न भन्थेँ मैले आफै बसी भन्दकीमा जान्न भन्थेँ मैले बिर्सी सारा गाउँघर अनि प्यारो देश बिर्सी सारा गाउँघर अनि प्यारो देश पार गरी देशको सीमा जान्न भन्थेँ मैले आफै बसी भन्दकीमा जान्न भन्थेँ मैले साइकल चढ्दा डराउने मान्छे पनि मै हुँ साइकल चढ्दा डराउने मान्छे पनि मै हुँ आकाश छिर्ने सवारीमा जान्न भन्थेँ मैले आफै बसी भन्दकीमा जान्न भन्थेँ मैले बाध्यता नै यस्तै पर्यो अनि आए हजुर बाध्यता नै यस्तै पर्यो अनि आए हजुर कतारको त्यो राजधानीमा जान्न भन्थेँ मैले कतारको त्यो राजधानीमा जान्न भन्थेँ मैले आफै बसी बन्दकीमा जान्न भन्थेँ मैले अर्काको देश जिन्दगीमा जान्न भन्थेँ मैले डिपी शर्मिक दाङ नेपाल हाल कतारमा हुनुहुन्छ देशप्रेमी र परदेशीको पीडामा आधारित गजल मलाई वाचन गर्ने मौका दिनुभएकोमा निकै आभारी छु म गजलकार डिपिजीप्रति आगामी विषयमा पनि यस्तै गजल अनि साथको आशा गर्छु म तपाईँबाट प्रिय गजलमन तपाईँले सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम गजल फुन्स देखुरीको नयाँ उको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगासँगै हाम्रो पात्रो मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र पूर्वी नेपालको सुन्दर जिल्ला इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो इन्टरनेटमा W W dot Chulachuli online radio dot blogspot dot कमबाट हामीलाई हरेक बुधबार एकैसाथ विश्वभर सुन्न सक्नुहुन्छ र त्यसै गरी हेतौडाको अनलाइन रेडियो नमस्ते हेतौडाबाट नौ पन्ध्रदेखि करिब दस बजेसम्म हरेक बुधबार राति हामीलाई विश्वभर सुन्न सक्नुहुन्छ साथै गजलफुन्सुका हरेक श्रृङ्खला युट्युब च्यानल राप्ती आवाज मार्फत आफ्नो फुर्सदको समयमा जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ यो छोटो जानकारी राख्दै म गजलतिरै फर्कन चाहन्छु सदैव झगडा कसरी चल्छ जीवन सदैव झगडा कसरी चल्छ जीवन नहुँदा आगो कसरी जल्छ जीवन तिहारमा बत्ती बलिरहेको छ ननिभाउ तिहारमा बत्ती बलिरहेको छ ननिभाउ दियो जसरी कति दिन बल्छ जीवन सदैव झगडा कसरी चल्छ जीवन हामी सदैव सदैव हामी सदैव थकाइमा हुन्छौँ यात्रामा हामी सदैव थकाइमा हुन्छौँ यात्रामा उकाली ओह्राली हिँड्दा गल्छ जीवन सदैव झगडा कसरी चल्छ जीवन मखमली र सयपत्री मखमली र सयपत्री गुरधौली फुल मखमली र सयपत्री गुरधौली फुल राम्रो सोच्यो भने फुल फुल्छ जीवन राम्रो सोच्यो भने फुल फुल्छ जीवन सदैव झगडा कसरी चल्छ जीवन नहुँदा आगो कसरी जल्छ जीवन इन्द्र आचार्य दाङ हाल नेपालगञ्जमा हुनुहुन्छ यो गजल अनि साथको लागि हार्दिक धन्यवाद गजलकार इन्द्रजीलाई आगामी बसाइमा पनि यस्तै आशा अनि अपेक्षा गर्छौँ हामी तपाईँबाट प्रिय गजलमन म फेरि अर्को गजल एल्बम श्रावण गराउँछु तपाईँहरूको माझमा तिम्रो नै रूप रङ्गको चर्चा जताततै यही लेखी छडिँदैछ पर्चा जताततै शब्द डाक्टर कृष्ण हरि बरालले लेख्नुभएको छ भने सङ्गीत शान्तिराम राईले दिनुभएको छ र स्वर रहेको छ रूप कुमार राईको रूप रङ्गको छ चर्चा जताततै तिम्रो नै रूप रङ्गको छ चर्चा जताततै तिम्रो नै रूप रङ्गको छ चर्चा जताततै ए तिम्रो नै रूप रङ्गको छ चर्चा जताततै ए यही लेखी छरिँदैछ यहाँ पर्चा जताततै हो यही लेख छरिँदैछ यहाँ पर्चा जताततै यही लेख छरिँदैछ यहाँ पर्चा जताततै ए यही लेख छरिँदैछ यहाँ पर्चा जताततै हे यही लेख छरिँदैछ यहाँ पर्चा जताततै यही ए सारी किसारी छा यहाँ पर्चा जकात कैछा त सामुरै छन् फिका सुन्दर त सामुरै छन् फिका सुन्दर त सामुरै छन् फिका सुन्दर तसाम सामुरै छन् फिका सारा नीतिहरू ए सुन्दरता सामुरै छन् भिक्ता सारा नीतिहरू सुन्दरता सामुरै छन् भिक्ता सारा नीतिहरू ए सुन्दर त सामुरै छन् भिक्ता सारा नीतिहरू हे तिम्रै प्रशंसाको छ यहाँ वर्षा जताततै हो तिम्रै प्रशंसाको छ यहाँ वर्षा जताततै नजर भने ए सौन्दर्य चल्न सक्छ यहाँ लाग्यो नजर भने सौन्दर्य चल्न सक्छ यहाँ लाग्यो नजर भने ए सौन्दर्य चल्न सक्छ यहाँ लाग्यो नजर भने हे तिम्रै सोधिन मलाई एक आख आखर सोधिएन सोधिएन मलाई एक आखर सोधिएन कस्तो थियो मुटुभित्र असर सोधिएन एकैपल्ट आमाको मुख हेर्न मन थियो एकैपल्ट आमाको मुख हेर्न मन थियो मर्ने बेला मलाई अन्तिम रहर सोधिएन सोधिएन मलाई एक आखर सोधिएन थाहा थियो आफन्तलाई म बिरामी थिएँ थाहा थियो आफन्तलाई म बिरामी थिएँ के छ भने एकचोटि नि खबर सोधिएन सोधिएन मलाई एक आखर सोधिएन बाँच्ने आशा त मलाई पनि निकै थियो बाँच्ने आशा त मलाई पनि निकै थियो आखिर मर्नै पर्ने के थियो कर सोधिएन सोधिएन मलाई एक आखर सोधिएन निष्ठुरीले निष्ठुरी निष्ठुरी बन्दै आज निष्ठुरी बन्दै आज आफ्नै गला रेटिदिए निष्ठुरी बन्दै आज आफ्नै गला रेटिदिए मेरो मन कसरी भयो पत्थर सोधिएन मेरो मन कसरी भयो पत्थर सोधिएन सोधिएन मलाई एक आखर सोधिएन कस्तो थियो मुटुभित्र असर सोधिएन रुपेन मल्ल एक थकित मुसाफिर बागलुङ हाल साउदीमा हुनुहुन्छ यो निकै मिठो गजल अनि साथको लागि हामी निकै आभारी छौँ गजलकार मल्लजीप्रति आगामी बसाइमा पनि यस्तै मिठा अनि छुटिला गजलहरूको म अपेक्षा गर्छु तपाईँबाट प्रिय गजलमन म फेरि अर्को गजल वाचन गर्नतिरै नै लाग्छु प्रेम गर्नेहरू किन यताउता मन डुलाउँछन् प्रेम गर्नेहरू किन यताउता मन डुलाउँछन् न त फक्राउँछन् नै न त फुल झैँ फुलाउँछन् बेला आउँदा बिरालो पनि बाघ जस्तै लाग्ने बेला आउँदा बिरालो पनि बाघ जस्तै लाग्ने को हो आफ्नो को बिरानो अनि संसार भुलाउँछन् प्रेम गर्नेहरू किन यताउता मन डुलाउँछन् मुखले त जीवनभर सँगै हुन्छु भन्छन् र पो मुखले त जीवनभर सँगै हुन्छु भन्छु र भन्छन् र पो छिनभरमै गिरी गरी शिखर चुलाउँछन् प्रेम गर्नेहरू किन यताउता मन डुलाउँछन् रूप हेरी नजिक हुने पनि अचम्मका हुन्छन् रूप हेरी नजिक हुने पनि अचम्मका हुन्छन् थाहा छैन वास्तविकता खै कहिले खुलाउँछन् प्रेम गर्नेहरू किन यताउता मन डुलाउँछन् रातो गुलाब थमाएर भट्टी छिर्दै गर्दा भनियो रातो गुलाब थमाएर भट्टी छिर्दै गर्दा भनियो रातो रातो गुलाब थमाएर भट्टी छिर्दै गर्दा भनियो जमाना फेरियो प्यारा सबै यसै गरी झुलाउँछन् जमाना फेरियो प्यारा सबै यसै गरी झुलाउँछन् प्रेम गर्नेहरू किन यताउता मन डुलाउँछन् न त फगराउँछन् नै न त फुलाउ फुल झैँ फुलाउँछन् रामकुमार श्रेष्ठ फुच्छे सूर्यपाल लामजुङ हाल मलेसियामा हुनुहुन्छ यो गजल अनि साथको लागि हामी आभारी छौँ गजलकार श्रेष्ठप्रति आगामी बसाइमा पनि यस्तै गजल अनि साथको अपेक्षा राख्छु तपाईँबाट प्रिय गजलमन तपाईँले सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम गजल फुन्स देखुरीको युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हाम्रो पात्र मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र पूर्वी नेपालको सुन्दर जिल्ला इलाम को गाउँ चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो इन्टरनेटमा W W dot Chulachuli online radio dot blogspot dot कमबाट हामीलाई हरेक बुधबार एकैसाथ विश्वभर सुन्न सक्नुहुन्छ र त्यसै गरी हेतौडाको अनलाइन रेडियो नमस्ते हेतौडाबाट दस पन्ध्रदेखि करिब एघार बजेसम्म हरेक बुधबार राति हामीलाई विश्वभर सुन्न सक्नुहुन्छ साथै गजल फुन्सका हरेक श्रृङ्खला युट्युब च्यानल राप्ती आवाज मार्फत आफ्नो फुर्सदको समयमा जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ यो छोटो जानकारी राख्दै म गजलतिरै फर्कन चाहन्छु आगोले मलाई अनि पानीले मलाई आगोले मलाई अनि पानीले मलाई घाइते बनाउने तिम्रो जवानीले मलाई बरु जलाएर जाऊ आएर मेरा यादहरूमा बरु जलाएर जाऊ आएर मेरा यादहरूमा पल पल मर्ने किन छोडी जानीले मलाई आगोले मलाई अनि पानीले मलाई तिम्रो तस्बिर लिएर निधाएको दिनदेखि तिम्रो तस्बिर लिएर निधाएको दिनदेखि धेरै गुनासो गर्यो आफ्नै सिरानीले मलाई आगोले मलाई अनि पानीले मलाई म भुलिदिन्छु तर थाहा छ तिमी मेरी होइनौ म भुलिदिन्छु तर थाहा छ तिमी मेरी होइनौ भुल्नै नसक्ने बनायो प्रेम कहानीले मलाई आगोले मलाई अनि पानीले मलाई घाइते बनाउने तिम्रो जवानीले मलाई अविरल श्रीराम राप्ती दाङ हाल दुबईमा हुनुहुन्छ यो गजल अनि साथको लागि हार्दिक धन्यवाद गजलकार अविरलजीलाई आगामी बसाइमा पनि यस्तै गजल अनि साथको तपाईँबाट म अपेक्षा राख्छु श्रोताबिन हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ अब एउटा मात्रै गजल रहेको छ श्रोता म तपाईँहरूको माझमा छु तपाईँहरूकै भाइ छोरो साथी सम्भाराज कार्यक्रमको अन्तिम गजल वाचन गर्न चाहन्छु त्यो मुस्कान देखिए जस्तै मुहारमा त्यो मुस्कान देखिए जस्तै मुहारमा तकदिर कहाँ देखिन्छ र निधारमा मान्छेले हेरेरै यस्तो उस्तो भनिदिन्छ मान्छेले हेरेरै यस्तो उस्तो भनिदिन्छ चाहे राम्रो होस् या नहोस् व्यवहारमा त्यो मुस्कानदेखि जस्तै मुहारमा ऊ ऊ अरू जस्तो त पक्कै छैन होला नि ऊ ऊ अरू जस्तो त पक्कै छैन होला नि मैले मैले नै छानेको हो लाखौँ हजारमा त्यो मुस्कान देखिए जस्तै मुहारमा मान्छे मान्छे जस्तै कति पनि देखिँदैनन् मान्छे मान्छे जस्तै कति पनि देखिँदैनन् जब कोही पश्चा आफ्नै अहङ्कारमा त्यो मुस्कान मुस्कानदेखि जस्तै मुहारमा यो प्रकृतिमै सब थोक भेटिन्छ तर पनि यो प्रकृतिमै सब थोक भेटिन्छ तर पनि रोजे जस्तै कहाँ पाइन्छ यो संसारमा रोजे जस्तै कहाँ पाइन्छ यो संसारमा त्यो मुस्कान मुस्कानदेखि जस्तै मुहारमा तकदिरे कहाँ देखिन्छ र निधारमा एकल वर्षा केसी काठमाडौँ हाल बिरानो बस्ती भन्नुभएको छ यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ गजलकार वर्षाजीप्रति आगामी बसाइमा यस्तै गजल अनि साथको हामी तपाईँबाट अपेक्षा गर्छौँ हस्त श्रोताबिन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो हामी आभारी छौँ तपाईँहरूप्रति प्रिय गजल मन यिनी तपाईँहरूबाट प्रेरित गजलहरू वाचन गर्दा गर्दै समयको आखिरीमा आएको पत्तै भएन आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला हामी भने आजको बसाइबाट बिदा लिन्छौँ अर्को हप्ताको यही बार आउने बाचाका साथ उत्पादन सहयोगी एसपी माथुर अनि प्राविधिक मित्र एनपी मगरसँगै म गजल फुन्सेको माली सम्बाराज जय गजल जय साहित्य भन्दै आजलाई छुट्टिन्छौँ हस्त शुभरात्रि शुभ सपनी